वनपाखा भन्ज्याङ चौतारीमा घन्किने सुमधुर लोक भाकाहरूको सङ्गालो कार्यक्रम रोसाइमा लोक भाका सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने फोन गर्नुहोस् हामीलाई शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा हामी बजाउँछौ तपाईँको रोजाइको भाका कार्यक्रम रोजाइमा भाकामा मन भए हेलो डार्लिङ हाई भन मलाई कस्तो कस्तो भएको छ हरेक हप्ताको मङ्गलबार र बिहिबार अपरान्न चार बजेको अर्पण खबर पछि मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम रोजाइमा लोक भाका रोजाइमा लोक भाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम रोजाइमा लोकभाका स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्चमा रोजाइमा लुक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 भाकासँग तपाईँ नजिक हुनुहुन्छ अझ भनौँ जुन भाका सुन्दा तपाईँलाई निकै नै आनन्द लाग्छ ती भाकाहरू तपाईँले रोज्न सक्नुहुनेछ कार्यक्रम रोजाइमा भाकाको व्यवसायमा आएर त्यसको लागि दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी हुनुहुन्छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरदेखि निरु तामाङ अनि निरुजी खाजा खानुभयो के गर्दै हुनुहुन्थ्यो अहिले अनि आज निरुलाई कुन भाका सुन्न मन लाग्यो जिम्बल बाबुकी छोरी बाउकी छोरी है ल ठिक छ भर्खरै बजारमा आएको छ निकै नै रमाइलो खालको भाका छ कसलाई सुनाउनुहुन्छ विशेष गरी एकजनालाई मात्र सम्झिनु होला एकजनालाई मात्र सम्झिनुहोस् एकजनालाई मात्र हजुर ए मेरो विदेशमा रहनु हुने हस्बेन्डको लागि ल हुन्छ अहिले भने बिदा हुन्छ है ल नमस्कार राता बत्ती नलाई छातामा भेट भयो औसीको रातामा जिम्मा बाउकी छोरी छोरी छान्छु नि त कहाँ जिम्मा बाउकी छोरी अधारोवालाको माया काली छौकी गोरी नलाई छातामा भेट भयो औसीको रातामा जिम्मा बाउकी छोरी छान्छु नि त कहाँ जिम्मा बाउकी छोरी अधारोवालाको माया काली छोकी गोरी माया काली छोकी गोरी छोरी छोरी को माया काली छौकी गोरी को माया काली छौकी गोरी थोको थोको जुमे त कहाँ जिम्मा बाउकी छोरी अधारोमा लाक माया काली छोकी गोरी रमाइलो रङ्ग भो जे हुनु थियो मायालु सङ्ग भो जिम्मा बाउकी छोरी झन्झुमे त कहाँ जिम्मा बाउकी छोरी अधारोमा लाक माया काली छोकी गोरी माया काली छौकी टोली काली छोकी गोरी ए धारो मालाको माया काली छोकी गोरी जिम्मल बाउकी छोरी औँध्यारोमा लाको माया काली छौकी गोरी यति बेला तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसायी र निरुजीले आफ्नो रोजाइमा पार्नु भएको यो भाका तपाईँले सुनिसक्नु भएको छ तपाईँलाई पनि सुन्न मन लागेको छ यस्तै चर्चित लोकधोरी भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुला छ कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार गइसक्नु भएको हो कि जस्तो लागिरहेछ ठिकै छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्ला छ विशुद्ध रूपमा हामी तपाईँले नै रोज्नु भएको सुमधुर लोकधुरी भाकाहरू तपाईँको माझमा राख्नेछौँ आउन चाहनुहुन्छ रोज्न चाहनुहुनेछ सुन्न चाहनुहुन्छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ भने आउनुहोला दुईवटा बाटो खुल्ला छ र यति बेला तपाईँले रोजाइमा लुक भाकाको व्यवसायलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू ट्युन गरेर त राख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको सुकेको कुनाबाट सुनिराख्नु भएको छ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोकदोहोरी भाकाहरू हामी तपाईँको लागि राख्छौँ र तपाईँलाई जस्तो भाका मनपर्छ यदि तपाईँ अलिकति नयाँ नयाँ भाकाहरू सुन्न रुचाउनुहुन्छ जुन भाका भर्खरै बजारमा आएका छन् ती भाकाहरू तपाईँलाई अत्यन्तै मनपर्छ यदि त्यस्तो छ भने तपाईँले नयाँ नयाँ लोक भाका पनि रोज्न सक्नुहुनेछ त्यस्तै गरी तपाईँ अलिकति पुराना गीत सङ्गीतमा बढी झुकाव राख्नुहुन्छ अलिकति पुराना गीत सङ्गीत बढी सुन्नुहुन्छ बढी मनपर्छ यदि त्यस्तो छ भने तपाईँले त्यो भाका पनि रोज्न सक्नुहुनेछ विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि हामी तपाईँको लागि राख्ने नै छौँ र यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार हेलो नमस्कार गुड आफ्टरनुन नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म धनकुटाबाट उही त भन्ने निलम अधिकारी धनकुटाबाट निलम अधिकारी है हजुर अनि कस्तो तपाईँको भाइ एकदम सानो आइरहेको छ के गर्नु सबै साथीहरूले यस्तो भन्नुहुन्छ सुन्दा सुन्दा सुन्दा सुन्दा मलाई त कस्तो कस्तो लागिसक्यो के गर्ने है एकदम ठुलो स्वरले बोलिरहेको छु सुन्नु भएको छैन र ए हजुर भोइस एकदम मसिनो आइरहेको छ सुन्ने गाह्रो ओहो खाजा खानु भयो कि भएको छैन भइसक्यो सङ्क्रान्ति अब सेलरोटी खाएको नि त एहे हो है हजुर हजुर कस्तो भयो मिठो थियो कि थिएन <laughs> नमिठो भन्ने हुन्छ र हुन्छ नि हुन्छ नि सबैजनाले मिठो थिएन भन्ने नमिठो पनि भइहाल्छ नि मिठो भएपछि नमिठो हुन त राम्रो भएपछि नराम्रो हुन्छ नि त नमिठो हुन्छ ए है ल भनेपछि ठिक्क भएछ त्यही भएर मिठो भयो है <laughs> कुन भाका सुन्नुहुन्छ राख्नु पर्यो नि अब पनि खानु त्यही त परिहाल्यो अनि निलमजी आज रोजाइमा लोक भागाको बसाइमा आउनु भएको छ कुन भागा सुन्नुहुन्छ यहाँले ल कसलाई सम्झिनुहुन्छ विशेष गरी एकजनालाई मात्र सम्झिनुहोस् त्यो एकजना मात्रै ओहो एकजना मात्रै म भन्नुपर्दा के भन्नु अर्पण युनिटलाई है अनि मेरो योभन्दा होइन नाम लिँदिनँ फ्रेन्डहरू जति पनि छन् नि म अधिकारी भन्दा चाहिँ सबै एकदम क्रान्ति भनिरहेको छु भनिरहेको छु अहिले पनि बिदा हुन्छु है हजुर नमस्ते नमस्कार पनि देखि टाढा टाढा भन्यो मितु पनि देखि भाग्यो माया छुट्यो आफन्त टाढी मृत्यु भने मदेखि टाढा टाढा भाग्यो निकै नै मिठो भाका मर्मस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ निलमजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो र अर्को साथी पनि हुनुहुन्छ अरे आफ्नो रोजाइमा रोएको भाका सुन्नको लागि आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार ओहो कोही साथी हुनुहुन्थ्यो आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्दैछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउनुहोला तपाईँको रोजाइमा रहेको भाग हामी पक्कै पनि तपाईँको लागि राख्ने नै छौँ र यति बेला भने रोजाइमा लोक भाकाको व्यवसायमा तपाईँसँग कुराकानी गर्ने कोसिसमा हामी लागिरहेछौँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्ला छ एउटा सुमधुर आवाज बज्न थालेछ छ एकैछिन व्यवसाय विश्राम लिन्छौँ हामी यो आवाजपछि त्यस पछाडि फेरि तपाईँको रोजाइमा रहेको भाका सुनाउनको लागि आउने नै छौँ फोन प्रयास गर्दै गर्नुहोला Thank you. शरीरको खुन भन्दा छु राम्री आकाशको जुन भन्दा रूपै राम्रो कान्छीको लोभै लाग्ने जो मन पराउँछु तिमीलाई माया गर्छु तिमीलाई ए कान्छी भन्देऊ आई लभ यु शरीरको खुन भन्दा छु राम्री आकाशको जुन भन्दा राम्रो कान्छीको लो भइ जो मन पराउँछु तिमीलाई माया गर्छु तिमीलाई ए कान्छी भन्देऊ आई लभ यु मन पराउँछु तिमीलाई माया गर्छु तिमीलाई ए कान्छी भन्देऊ आई लभ पाउँदा रूपै राम्रो कान्छीको लो भइलाग्ने ज्यू मन पराउँछु तिमीलाई माया गर्छु तिमीलाई ए कान्छी भन्देऊ आई लभ यु कलेजमा नहुँदा एकैछिन मुख देख्न नपाउँदा रुपै राम्रो कान्छीको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 भएको छ तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यति बेला साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका कुराका सुन्नको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म माडीबाट अनिस तामाङ माडीबाट अनिस तामाङ अनि अनिसजी हजुर के गर्नुहुन्छ तपाईँ बसी बसाई अनि आज रोजाइमा लुङ भाकाको यो बसाइमा आउनु भएको छ कुन भाका सुन्न मन लाग्यो यहाँलाई जय जय होस् जय जय होस् है ल ठिक छ कसलाई सुनाउनुहुन्छ विशेष गरी एकजना नजिकको व्यक्तिलाई मात्र सम्झिनुहोस् मेरो ल हुन्छ रेडियो सुन्दै गर्नुहोला नमस्कार नमस्कार समय ढुङ्गानी सुनबन झुले पनि तिमीलाई झुम्भनुहोस् जय जय जय जय होस् तिम्रो जय जय होस् सुन झरोस् मै न नपरोस् सानो तिम्रो जिन्दगी सुखमय जय जय हो तिम्रो जय जय हो पासो नछरोस् मै छैन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय हो निकै नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ अनि आफ्नो रोजाइमा पार्नु भएको भाका तपाईँलाई पनि यस्तै के नै यस्तै भाकाहरू सुन्न मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुला छ यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो दिदी नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म मारीदेखि सन्जु चौधरी दिदी मारीदेखि सन्जु चौधरी हजुर अनि के गर्नुहुन्छ नि सन्जुजी <laughs> म चाहिँ त्यतिकै हो दिदी भरतपुर भरतपुरतिरै हो एहे अनि आज रोजामा लोक भाकाको व्यवसायमा आउनु भएको छ कुन भाका सुन्न मन कुन भाका सुन्न मन लाग्यो यहाँलाई म टेक्निसियन राज दादालाई भनेको कि दिदी कसलाई सुनाउनुहुन्छ नि विशेष गरी एकजनालाई मात्र एकजनालाई मात्र दिदी हजुर स्पेसली धनकुटाको मेरो साथी निलम अधिकारीलाई दिदी ल हुन्छ अहिले पनि बिदा हुन्छु नमस्कार नमस्ते दिदी सँगै जिउने चाहना त्यस्तै त्यस्तै भुसानो निकै नै चर्चित भाका निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसाय सँगै हुनुहुन्छ तपाईँ र तपाईँको रोजाइमा रहेको सुमधुर लोकधोरी भाकाहरू हामीले तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र आजको लागि भने हामी कार्यक्रमको पनि लगभग अन्त अन्तमा आइसकेका छौँ बिदा हुनुपर्छ कि जस्तो लागिरहेछ यतिन्जेलसम्म तपाईँले रोजाइमा भाकाको व्यवसायलाई साथ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 देशभरका एभरेज ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्जा शैक्षिक व्यावसायिक लगायत कृषि कर्जा अत्याधुनिक एसएमएस ब्याङ्किङ ब्याङ्किङ लकर सुविधा एवं मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एभरेस्ट ब्याङ्क लिमिटेड खैरोहनी चार पर्सा चौबिस कोटी चोक फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसीको वेगो स्कुटर टीवीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 bike of the year award प्राप्त अपाची आरटीआर 160 सीसी साथमा Star City one ten CC र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई कृषितर्फ आइएससी एजी इन्जिनियरिङ तर्फ electrical overseer electronic overseer civil overseer र कम्प्युटर ओभरसियर स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्स स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै अठार महिने अनमी पन्ध्र महिने CMA lab assistant veterinary JTA र नापी अर्थात् अमिन विषयमा समेत भर्ना आवेदन खुल्ला गरिएको छ इच्छुक विद्यार्थीहरूले यथाशीघ्र प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको समेत जानकारी गराइन्छ फारम भर्ने अन्तिम मिति दुई हजार सत्तरी श्रावण चार गतेसम्म प्रवेश परीक्षा टिएसएलसी तहको लागि हजार सत्तरी श्रावण नौ गते बिहान आठ बजे डिप्लोमा तहको लागि श्रावण एघार र बाह्र गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute Bharatpur Chitwan phone शून्य छपन्न पाँच चौबिस एक सय एकसठी पाँच चौबिस नौ सय छयासी पाँच बहत्तर चार सय सत्र नोटिस बोन नम्बर सोह्र अठार शून्य पाँच पैँसठी चौबिस एक सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी सात सय अडसठी प्राविधिक शिक्षा आजको आवश्यकता भर्ना खुल्यो शैक्षिक सत्र दुई हजार उनसत्तरीमा एसएलसी परीक्षा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीमा हार्दिक बधाई ज्ञापन गर्दै टेन प्लस टू तर्फको शैक्षिक कार्यक्रमतर्फ सफल पहिचान सर स्थापित एस पृथ्वी उच्च माध्यमिक विद्यालय जुटपानी चार भटियानीमा शैक्षिक सत्र दुई हजार सत्तरी एकहत्तरका लागि कक्षा एघारमा व्यवस्थापन शिक्षा र मानविक संख्यामा भर्ना खुल्यो कक्षा सञ्चालन मिति दुई हजार सत्तरी असार तेइस गते बिहान छ बजेबाट हाम्रा विशेषताहरू स्वच्छ र शान्त शैक्षिक वातावरणमा दक्ष अनुभवी एवं तालिम प्राप्त शिक्षकहरूद्वारा अध्यापन व्यवस्थापन तर्फ अङ्ग्रेजी माध्यममा पठन पाठन प्रारम्भ पर्याप्त कम्प्युटर सहितको कम्प्युटर विज्ञान कक्षा र प्रयोगशाला चौबिसै घन्टा इन्टरनेट सुविधा चालु शैक्षिक सत्रबाट निशुल्क बुहारी शिक्षा कार्यक्रम बोटे माझी चेपाङ र शहीद परिवारका विद्यार्थीहरूका लागि निशुल्क पठन पाठनको व्यवस्था सहित सीमान्तकृत तथा दलित समुदायका विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था एसएलसीमा साठी प्रतिशत भन्दा माथि अङ्क ल्याउने सबै विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था प्राचार्य पृथ्वी उच्च मावि जुटपानी चार चितवन नवप्रतिभाको गायन कलाको सम्मान गर्दै चितवन चलचित्र कलाकार संघ प्रस्तुत गर्दछ चितवन आइडल दुई हजार तपाईँकै ठाउँ टाढी नारायणगढ चनौली बजार र नवलपरासीको कावसोतीमा अडिसनको लागि हामी छिट्टै आउँदैछौ उपाधि विजेताले प्राप्त गर्नुहुनेछ नगद रु पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि फारम शुल्क दुई सय पचास मात्र फारम पाइने स्थान Shruti Sangeet Pathshala Narayanghat smart best education stores भण्डारा हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस चौनौली बजार मनोकामना पुस्तक पसल मनहरी विद्यार्थी पुस्तक पसल इन्द्रचोक चौक Sonika mobile house high school road टाढी कृष्ण फोटो स्टुडियो पर्सा बजार थप जानकारीको लागि मोबाइल